कान्छी के साह्रो राम्री सोल्टिनी कान्छी के साह्रो राम्री सिङ्गापुरे लुङ्गी र झोलीमा सिङ्गापुरे लुङ्गी र झोलीमा अल्लाह रे छिटो हुत्तुकै भयो अल्लाह रे छिटो हुत्तुकै भयो कान्छीको मिठो बोलीमा कान्छीको कलमा दिस माथि माथि भोट है गाजलु आँखा लाल्यो तल तलमा देश माथि माथि भोट है गाजलु आँखा लाल्यो बत्ती सैला छन् भए कि लाउने रहेनछ दाग लाउने सोल्टिनी कान्छी के साह्रो राम्री सोल्टिनी कान्छी के साह्रो राम्री सिङ्गापुरे लुङ्गी र चोलीमा सिङ्गापुरे लुङ्गी र चोलीमा अल्लाह रे छिटो भयो अल्लाह रे छिटो भयो कान्छीको मिठो बोलीमा कान्छीको मिठो बोलीमा मै पनि सुविधाको नाति हुँ कान्छे पिउँदिन चुरो रक्सी जान मै पनि सुविधाको नाति हुँ कान्छे पिउँदिन चुरो रक्सी जान सधैँ तिम्रो साथ हुन्छ नि सधैँ तिम्रो साथ सोल्टिनी कान्छी ए साह्रो राम्री सोल्टिनी कान्छी ए साह्रो राम्री सिङ्गापुरे लुङ्गी र छोरीमा सिङ्गापुरे लुङ्गी र छोरीमा अल्लाह रे छिटो भुत्तुकै भयो अल्लाह रे छिटो भुत्तुकै भयो कान्छीको मिठो बोलेमा कान्छीको मिठो बोलेमा सिङ्गापुरे लुङ्गी र